कालजै नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज नेपाली संगीतको स्वर्णिम युगमा अमूल्य योगदान पुर्याउने सम्पूर्ण स्रष्टा साधक सर्जकमा समर्पित उज्यालो नाइन्टी नेटवर्कको यो विशेष कार्यक्रम अजर अमर गीतहरूमा प्राविधिक मित्र सशिन्द्र गौतम नेपत्यका सहयोगी सफल काफ्लेका साथ यो प्रस्तुता प्रकाश सामीको शालीन अभिवादन आज अजर अमर गीतहरूको अठहत्तरौं श्रृंखला हिजो हामीले सतहत्तरौं श्रृंखलामा सात सुरमा सात महिलाको स्वर प्रस्तुत गरेका थियौं र हिजोको कार्यक्रमलाई अत्याधिक मित्रहरूले मन पराएको र यो भागलाई निरन्तरता दिन आग्रह गरेको हुनाले आज यसको दोस्रो खण्ड प्रस्तुत गर्दैछौ हिजोको कार्यक्रम प्रसारण पश्चात हामीलाई दत्तात्रय रोयले लेख्नु भएको थियो हिजोको कार्यक्रम अजर अमर गीतहरूको आजसम्मको सबैभन्दा आकर्षक कार्यक्रम थियो बधाई छ भनेर उहाँले सशिन्द्र गौतम प्रकाश सामी र सुपल काफ्लेलाई बधाई पठाउनु भएको थियो राजेश्वर उदयले लेख्नु भएको छ हिजोको अजर अमर गीतहरू कार्यक्रम सुन्दै जाँदा मन साह्रै दुख्यो नेपाली संगीतका शिखर पुरूष श्रद्धेय अम्बर गुरूङ जसले देश देशान्तरमा जहाँ नेपालीहरू छन् सबैलाई एकतामा सरल तरिकाले बाँध्न सक्ने संगीत दश मिनटमा भरे र रातो र चन्द्र सूर्य राष्ट्रिय गीत तयार गरे उनै संगीतका अम्बर निशब्द भई अस्पतालमा जीवन मरणको दोसाँधमा रहनु भएको छ कसैसँग केही माएको छैन कसैलाई जीवन बचाइदेऊ भनेको छैन त्यस्तै अर्को गायिका तारा देवी दिदी तारा थापा दिदी अस्वस्थ भई अप्ठ्यारोसँग जीवन बाँचिरहनु भएको छ तारी नदेऊ ए माझिदाई माइतीको पाप लाग्ला भन्दै तर देशलाई दुखी नै अद्वितीय क्षमतावान सर्जकहरूलाई केही राहत दिनुपर्छ भन्ने सोच समेत पलाएन अजर अमर गीतहरू कार्यक्रममा हिजो प्रसारण भएको गीतहरू र हिजो प्रसारण भएका विषयलाई लिएर धेरैले भावुक टिप्पणीहरू गर्नुभएको छ तर आज दोस्रो खण्डमा पनि हामीले नेपाली संगीतमा महिला कलाकारहरूका निम्ति सबल सम्पृक्त संगीत गर्ने संगीतकर्मीहरूको चर्चा गर्दा गोपाल योन्जनलाई एक नम्बरमा पाउँछौ गोपाल योन्जनले अरूणा लामा दिलमाया खाती तारा थापा नुपुर भट्टाचार्य सुषमा श्रेष्ठ पूर्णिमा जस्ता धेरै कलाकारका निम्ति गीत संगीत गरेका छन् तर गोपाल योजन आफैले नेपाली चलचित्रमा डेब्यू गराएकी गायिका संगीता प्रधानको आवाजलाई पनि हामीले बिर्सन सक्दैनौं संगीता प्रधानको आवाजलाई गोपाल योजनै नै चिनेर चेतन कार्कीको शब्दमा उनले संगीता प्रधानका लागि संगीत गरेको यो गीत अजर अमर गीतहरूको आजको चयनमा Música विरतीको के चलन यो मिठो मिठो चलन यो तिम्रो हाँसमा छ यो जीवन तिम्रै हातमा यो मरण चलचित्रको निम्ति पहिलो पटक पार्श्व गायनमा सरिक भएकी संगीता प्रधानको यो सबल सम्पृक्त स्वरलाई गोपाल युञ्जनले यति राम्रो संगीत दिएको सम्झना गर्नुहुन्छ गीतकार चेतन कार्की अझै पनि गोपाल युञ्जन नेपाली संगीत आकाशमा महिला स्वरका लागि निहीन शब्दमा एकदमै तारिलो संगीतमा संगीत गर्न सक्ने साधक हुन् नुपुर भट्टाचार्य दिलमाया खाती तारादेवी सुषमा श्रेष्ठ पूर्णिमा जस्ता धेरै कलाकारका निम्ति उनले गरेको संगीत यादगार छन् तर गोपाल नन्दनको जस्तै क्षमतामा नुपुर भट्टाचार्यले गरेको एउटा संगीत पनि रोचक छ नुपुर भट्टाचार्यको निम्ति गणेश परियार र रत्नबहादुर खड्गीले गरेको संगीतले यो गीतले नुपुर भट्टाचार्यको स्वरको पहिचानलाई जगाउँछ रहा नेपाली सुगम संगीतका सबल गायिका नुपुर भट्टाचार्यका निम्ति शिवशंकर गोपालुञ्जन र विशेष गरेर गणेश रत्न अर्थात गणेश परियार र रत्नबहादुर खड्गेले युगल संगीत गरेका छन् गणेश परियारले महिलाका निम्ति गीत संगीत गर्दा हुनुपर्ने भावको कमनीयता नवरम्पन र नाजुकी खयाललाई न्याय गरेका छन् अरूणा लामाले गाएको एक्लै बस्दा सधैँ मलाई सम्झना तिम्रो आइदिन्छ गणेश रत्नको त्यस्तै एउटा उज्जवल संगीत थियो भर्खरै हामीले गंगा निर्धाको शब्दमा गणेश रत्नको संगीतमा नुपुर भट्टाचार्यको स्वरलाई सुन्यौं नेपाली सुगम संगीतको आकाशमा शास्त्रीय संगीतका ज्ञान भएका तेज रफ्तारका एक संगीतकार उतराज शर्माको नाम स्मरणमा आउँछ उतराज शर्माको आफ्नै जिन्दगी आफ्नै अस्तव्यस्त शैली र आफ्नै एउटा गालिबन प्रस्तुति हुन्थ्यो हिँड्दा बोल्दा संगीत गर्दा अनुजहरूलाई माया गर्दा उतराजको शैली पिता तुल्य हुन्थ्यो उदित नारायण झा तारा ताम्राकार रमेश ताम्राकार धेरै उनका सरसंगतमा हुर्किएका कलाकार थिए भने भर्खरै दिवंगत भएका गायक हिक्मत मालीले उनकै संगीतमा बिन्ती चाँसु नझार जस्तो कालजयी गीत पनि गाएका थिए तर हुतराज शर्माको संगीतमा बी नन्द वैदीको शब्दमा त्यतिकै सबल संगीत गरेका छन् हुतराज शर्माले यहाँ प्रस्तुत छ आजको यो अजर अमरको श्रृंखलामा जिन्दगीमा एउटासँग प्रेम गरौ जस्तो लाग्छ नारीको सुकोमल विचारलाई सम्वेद्य अनुभूतिलाई र कौमारेपनको अभिव्यक्तिलाई संगीतकार हुतराज शर्माले अत्यन्त इमान्दारीका साथ नारीकै लवजमा तर्जमा संगीत गरेका छन् र गाएका छन् गाएकी छन् ज्ञानु राणाले त्यति पुरानो गीतमा संगीत संयोजन र म्युजिक एरेन्जमेन्टको र अर्केस्ट्राको पाठ सुन्दा हामीलाई यस्तो लाग्छ उदराज शर्मामा भएको त्यो विपुल प्रतिभा हाम्रो रेडियो नेपालले हाम्रो सांगीतिक संस्कारले किन प्रयोग गर्न सकेन गीतको अन्तरामा जब प्राविधिक मित्र शशीन्द्र गौतम र म अकासिँदै गरेको सेक्सोफोनको पार्श्वधुन सुन्दै गर्दा उदराज शर्माको त्यो विशाल व्यक्तित्वलाई सम्झना गरिरहेको थिए नेपालको कुनै टेलिभिजनको पर्दामा नहटाएका होतराज शर्मा नेपालका ठूल्ठूला शो टेलिभिजन प्रस्तुता एङ्करहरूको कुनै अन्तर्वार्तामा ननिम्तिएका होतराज शर्मा दरबारको गोर्खा दक्षिण बाबुको लाइनमा धेरै पछि परेका होतराज शर्मा आज अजर अमर गीतको सम्झनामा यति मात्रै जिन्दगीमा एउटासँग प्रेम गरौं जस्तो लाग्छ उदरा शर्माले धेरैलाई प्रेम गरे धेरैलाई माया गरे धेरै शिष्यहरूलाई नयाँ जीवन दिए तर उनलाई सम्झने कति छन् त आजै दिउँसो हामी संगीतकार अम्बर गुरूङलाई हेर्न गएका थियौं ग्राण्डी अस्पतालको नौ तल्लाको नौ सय सातको कक्षमा आजै मात्र थाहा भयो एकजना मन्त्री पुगेछन् उनलाई हेर्न यो धन्य कुरा रहेछ देशमा एउटा कलाकारलाई मन्त्री हेर्नसम्म पुग्दा रहेछन् हामी जाँदा गायक दीप श्रेष्ठ शनिबार आइतबार सोमबार गरेर दिनदिनै हेर्न आइरहनु भएको थियो र युवा पुस्ताका कलाकारहरू पनि गायिका अणा लामाका छोरा सुप्रित राज प्रधान पनि बडालाई हेर्न आएको भन्दा आइपुगेका थिए र आज अम्बर गुरूङ उनका छोरा राजु सिंह र मसँग हातमा हात मिलाएर अस्पताल कक्षबाट रिसेप्सनसम्म करिब तीन चार पटक ओहोर दोहोर गर्नुभयो र अत्यन्त रमाइलोसँग अम्बर गुरूङले मलाई शौचालयको छेउमा लगेर कानेकुसी गरेर भने खैनी ल्याएको छैनौ खैनीको लामो अमल बोकेका अम्बर गुरूङले निकै रुग्न स्वरमा खैनी माग्दा मलाई निकै ठूलो डर भयो खैनी दिँदा कति खुशी हुन्थे होला नम्बर गुरूङ जस्तो लाग्यो र त्यति बेला नै उनका डाक्टर चक्रराज पाण्डे उनलाई भेट्न आफै आइपुगे र डाक्टर चक्रराज पाण्डेले यस्तो मौका फेरि कहाँ पाइन्छ यहाँसँग उभिने भनेर आफू अम्बर गुरूङसँग उभिएर र उनले आफ्नो नर्सलाई फोटो खिच्न लगाए र त्यो फोटोमा राजु सिंह गायक शैलेश सिंह त्यसै गरी सुप्रित राज प्रधान प्रतिज्ञा गौतम अनि डाक्टर चक्रराज पाण्डे र म पनि समाहित छौं आज अम्बर गुरूङको उज्यालो चेहरा यहाँले फेसबुकमा सर्वत्र हेर्न पाउनुहुनेछ अझ अमर गीतको आजको श्रृंखलामा बजेको गीतलाई धना पौडेले लेख्नु भएको छ नुपुर आवाजमा नुपुरको आवाजमा नौलो मिठासको महसुस हुन्छ जहिले पनि भनेर उज्यालोको ट्वीटरमा मेन्शन गर्नुभएको छ भने कमल थापाले अजर अमर गीतहरूको अठहत्तरौं श्रृंखलाको साथमा आज छु भनेर लेख्नु भएको छ बाबाजी लेख्नुहुन्छ भो अब अरू कुरालाई विश्राम दिई एक लट उज्यालोमा अजर अमरसँग दिनभरको भागदौड़ तनाव भुल्न नेपाली गीत संगीतको रस्वादन गर्न लागियो भनेर लेख्नु छ भने लोय एरलले कस्तो राम्रो गीत बजाउँदै हुनुहुन्छ अजर अमर गीतहरूमा भनेर लेख्नु भएको छ र मुक्ति भण्डारले आहा कति मिठो संगीत बाँचिराख तिमी तिम्रै छायामा भइदिन्छु अजरामरको यो गीतलाई प्रेम ओलीले पनि आफ्नो ट्वीटरमा मेन्शन गर्नुभएको छ गोकुल सापकोटाले त्यसै गरी धना पौडेल र मित्र गणेश नेपालीले पनि र हामीलाई राजेन्द्र महर्जनले हाम्रो फेसबुकमा लेख्नु भएको छ पुराना गीतहरूको स्वादै बेग्लै नेपाली गायिकाहरूलाई गीत संगीत गर्दा विशेष गरेर धेरै गायिकाहरूले श्रद्धाका साथ सम्झिने एक संगीतकार हुन् नातिकाजी श्रेष्ठ अर्थात अमृतमान मलेकु थरले मलेकु भएका नातिकाजी बौद्ध धर्मी हुन् र उनी शाकाहारी पनि जीवनभर साइकल चढेर आफ्नो यात्रामा जीवन बिताएका नातिकाजीले जीवनको अन्त्यकालमा आज अम्बर गुरूङले भोग्दै गरेको रोग पार्किसन उहाँले पनि भोग्नु पर्यो र नातिकाजीले सबभन्दा धेरै महिलाहरूका लागि गीतमा संगीत गर्नुभयो तारा देवी कोइली देवी नुरा देवी ज्ञानु राणा मीरा राणा थुप्रै कलाकारका लागि उहाँले संगीत गर्नुभयो तर माला सिन्हाको लागि उहाँले गरेको एउटा गीतको संगीत गुन्जिँदै गर्दा हामीलाई कता कता हामी पोखराको फेवाताल पछाडि कतै कुनै जंगलको बाटोमा छौं कि वा चरीकोटको कुनै पहाड़तिर छौ कि वा दैलेख कलैयातिर बुझौँ कस्तो लाग्छ सिंहबहादुर बस्नेतको शब्दमा भारतका प्रसिद्ध निर्देशक गुरूदत्तका प्रिय अभिनेत्री माला सिन्हा बिहार चोपडाकी प्रिय अभिनेत्री माला सिन्हाले नेपाली संगीत आकाशमा आफ्नो स्वरमा रेकर्ड गराएको यो गीतलाई नातिकाजीको संगीतले यति न्याय गरेको छ र यो सात सुरमा एउटा सुर नातिकाजीको विशेष गरेर माला सिन्हाको यो स्वरमा प्रणय शमशेर जंगबहादुर राणा लेख्नुहुन्छ दाई नमस्कार हिजोको प्रस्तुतिले स्तब्ध भए रातभरि झटपटी भयो राष्ट्रको लागि जीवन सुम्पने र विश्व सामु राष्ट्रलाई चिनाउने कलाकार खेलाड़ी तथा साहित्यकारहरूलाई राष्ट्रले कहिले चिन्ने आखिर कहिले आउला राष्ट्र चलाउने नायकीहरूको बुद्धि प्रणय राणा तानसेन हाल सिक्लेस कास्की त्यसै गरिकन हिजकै कार्यक्रम बारेमा राजेश्वर उदेजीले पनि लेख्नु भएको छ र आज पनि अजरामर गीतहरूको कार्यक्रमको शुरूआतदेखि नै प्रस्तोता प्रकाश दाजुको पीड़ाले भरिएको आवाजसँगै मन भरियो अरूलाई दुख्दा प्रकाश दाजुलाई पनि दुख्दो रहेछ यो भन्नै परेर मनले मनले बुझ्यो हिजो र आज त्यस्तै यस्तै गीतहरूको जानकारी सुन्दैछु भनेर उहाँ लेख्नुभएको छ भने हाम्रो ट्वीटरमा हामीलाई कलोराडोबाट धना पौडेलजीले मेन्शन गर्नुभएको छ हिउँले सेताम्य भएको कोलोराडोमा कार्यक्रम सुन्दै भनेर उहाँले लेख्नुभएको छ भने सञ्जीव ले पनि कार्यक्रम आयो त भनेर लेख्नु भएको छ रतन चन्दले उज्यालो सुन्दैछु यो अभाव नै अभावको देशमा यति राम्रो कार्यक्रम प्रसारण हुँदा काकुललाई पनि पाए झैं लाग्यो धन्यवाद रतन चन्दजी त्यसै गरिकन हाम्रा मित्र प्रेम ओली लेख्नुहुन्छ मैले एउटा कुराको एन्सर तपाईँ थाहा पाइसकेको छैन कि प्रकाश दाई तपाईँले एउटा प्रोग्राम गर्न कति खोज र अनुसन्धान गर्नुपर्छ भनेर प्रेमोलीजी यहाँको प्रश्नको लागि धन्यवाद मलाई नेपाली संगीतको यति माया लाग्छ मलाई यसबारेमा त्यति सोधखोज म धेरै गर्दै गर्नै पर्दैन किनकि म नेपाली संगीतबारे हृदयदेखि नै ज्ञान राख्छु र त्यो मेरो स्नेह पनि हो तर कहिलेकाहीँ म अग्रजहरूसँग विशेष गरेर नेपाली संगीतलाई माया गर्नेहरूसँग जब कुराकानी गर्दा कहीँ कतै टुटी भएमा सच्याउने कोसिस म गरि नै रहनेछु र कहीँ भूलचुक भएमा यहाँहरूको पनि स्नेह मसँग रहने नै छ भन्ने आशा गर्दछु मुक्ति भण्डारी लेख्नुहुन्छ हा कति मिठो संगीत बाँचिराख तिमी तिम्रै छायामा भइदिन्छौ जय अजर अमर गीतहरू भनेर उहाँ लेख्नु भएको छ यहाँहरू सबैलाई हार्दिक आभार व्यक्त गर्दै अब अर्को गीत छ हामीलाई र विशेष गरेर हाम्रो पुस्तालाई जगाउने संगीतकार बसन्त छेत्रीको प्रसंग वसन्त छेत्रीले धेरै महिला कलाकारका निम्ति गीत संगीत गरेका छन् सोफिया गुरूङ सरला गुरूङ दावा ग्याल्मो देजी बराइली अनि मेनुका प्रधान र पछिल्लो चरणमा आएर अनुपमा प्रधानका लागि पनि उनले संगीत गरेका छन् दीप श्रेष्ठ कुनै बेला कालिम्पोङमा एकल साँझ गर्न जाँदा त्यहाँ तीनजना गायिका विमला प्रधान दीपा गदराज र अनुपमा प्रधानले कोरसमा साथ दिएका थिए ती तीनै गायिका बसन्त छेत्रीका संगीतलाई माया गर्ने गायिकाहरू थिए बसन्त छेत्रीको संगीतमा नोर्देन रूम्बाको यो शब्दलाई कति न्याय गरेकी छन् गायिका दावा ग्याल्मोले खाली दिनेलाई दान आज मूल बाटो विश्वास पाउन म कति सुलीमा चढे घाइते भएर आज मूल बाटोमै लडे दावा ग्यालमोले हाम्रा निम्ति यति राम्रो गीत नगाइदिएको भए सायद तीसको दशकमा हाम्रो निम्ति महिलाको स्वर अभाव जस्तै हुन्थ्यो तर पछि दावा ग्यालमो जस्तै स्वर भएका धेरै कलाकार आए डेजी बराइली कुन्ती मोक्तान र थुप्रै गायक दीप श्रेष्ठकी पत्नी सोफिया गुरूङ भन्दै हुनुहुन्थ्यो एक साँझ मलाई त कहिले काहीँ दावा ग्याल्मोको स्वर नेपाली गायिकाहरूमा सबभन्दा विछट्ट मनपर्छ हामी त्यही सम्झना गर्दै गीत सुन्दै थियौं आजको यो अजर अमरहरूको साँझमा अजर, अजर अमर गीतहरूको आजको यो क्रममा हामीले गायिका सुषमा श्रेष्ठको कुरा गर्दा पूर्णिमाको पनि नाम जोड्यौं गायिका सुषमा श्रेष्ठ भारतका प्रसिद्ध भयोलिन वादक भोला श्रेष्ठकी छोरी हुन् उनले पछि आफ्नो बाल्यकालको नाम पूर्णिमा नामबाट पनि गीत रेकर्ड गराएकी थिइन् जसरी उनले मेरो चलचित्र सिमाना अवतारमा थुप्रै गीत गाएकी थिइन् पूर्णिमा नामबाट भने उनले चेलीबेटी सिन्दूर जीवन रेखामा सुषमा श्रेष्ठ नामबाट गीत गाएकी थिइन् कार्यक्रमको प्रसंगमा मैले नातिकाजीको अधिकांश जीवन साइकलमा बित्यो भने यसको एउटा रमाइलो प्रसंग के छ भने नातिकाजीले जीवनकालको धेरै पछि मात्र आएर स्कूटर किन्नुभएको थियो र एउटा कलाकारको संघर्षको एउटा प्रतीक थियो नातिकाजी आजको कार्यक्रममा हामी अर्को गीत राख्दैछौ गायिका रचना जीसीको यसलाई संगीत गर्नुभएको छ शिवशंकरले शिवशंकर साँच्चै भन्ने हो भने गायिकाको निम्ति सबैभन्दा पृथक संगीत गर्ने संगीतकारको रूपमा चिनिनुहुन्छ उनकै यो संगीतसँग निर्विक्रम प्यासीको शब्दसँग सशिन्द्र गौतम यो प्रश्न प्रकाश स्वामीको सबैमा हार्दिकताका साथ आभार व्यक्त गर्दै विदा हुन्छौं आगामी बिहिबार अम्बर गुरूङको जन्मदिन विशेष कार्यक्रम लिएर आउनेछौ आगामी बिहिबार अम्बर गुरूङ विशेष त्यति बेला विदा दिनुहोस् गीत यो कालजयी नेपाली गीतहरूको सविशेष प्रस्तुति अजर अमर गीतहरू स्वर्णिम युगका गीतहरूको सुन्दर दस्तावेज